fresh songs. This is new release. Here on simply the best station of our nation, Kandipur FM 96.1. It's a wonderful brand new day. Have a good morning on 96.1 Kantipur FM. Good morning. नमस्कार अनि अभिवादन न्यू रिलिजबाट सहकर्मी रोशनदेवसँगै भूपेन्द्रको रेडियो कान्तिपुर रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ तपाईँ नाइन्टी सिक्स पोइन्ट वान वान वान पोइन्ट एट मेगा अनि रेडियो कान्तिपुर डट कममा नेपालैभरि अनि संसारैभरि शुक्रबारको यो बिहानमा बिहानको दस बजेको कान्तिपुर समाचारपछि एघार बजीसम्म पचपन्न मिनट हामी नेपाली संगीतको बजारमा साताभरि प्रकाशन भएका नयाँ नयाँ गीत संगीतहरू तपाईँहरूमा आज प्रस्तुत गर्ने गर्छौं पहिलो पटक न्यू रिलिजको रूपमा आज रेमनको अनुपस्थितिमा एकपटक म भूपेन्द्र छु तपाईँसँग आज पनि साताभरि प्राप्त समाप्त भएका केही नयाँ संगीत र केही अलिकति अगाडि प्रकाशन भएका जो तपाईँको सम्मुखमा पुगिसकेका छैनन् त्यस्ता गीत संगीतलाई न्यू रिलिजमा रिलिजको रूपमा तपाईँहरूमा प्रस्तुत गर्नेछौ तपाईँलाई थाहा छ यो चैत महिनाभरि रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा गायिका रेमा गुरुङ हट प्रपर्टीको रूपमा रहनु भएको छ रेमा गुरुङको दोस्रो एल्बम समय संगीत टाइम एन्ड म्युजिक लाई सान्तना रेकर्ड्सले बजारमा ल्याउँदैछ सो यो एल्बमबाट हामी रिमा गुरुङको आवाज तपाईँलाई सुनाउँछौँ त्योभन्दा अघि रिमा गुरुङको आल्बमका गीत सङ्गीतका बारेमा जानकारी गराउँ यो पटक रिमा गुरुङले अलिकति लोक शैलीका गीतलाई आफ्नो आल्बममा प्राथमिकता दिएकी छन् त्यसो त सचिन सिंह गणेश रचिक पारस मुकारुङ उदय सोताङ गगन गुरुङ रत्नबहादुर खड्गी खेमराज गुरुङ लगायतका संगीतकारको संगीत तपाईँले पाउन सक्नुहुन्छ भने राष्ट्रका नाम चलेका युवा पुस्ताका चर्चित गीतकार कविका सृजनालाई रिमा गुरुङले आफ्नो एल्बमभित्र समावेश गरेकी छन् एल्बममा तपाईँले जम्मा जम्मी नौवटा गीत संगीतहरू प्राप्त गर्न सक्नुहुनेछ रिमा गुरुङको यो एल्बमको सफलताको हामी कामना गर्छौं पहिलो एल्बम प्रहिनीर निकै सफल भएको थियो कसको आँखा लाग्यो वरैले रिमा गुरुङलाई नेपाली संगीतको नयाँ उचाइमा पुर्याएको थियो यो एल्बमबाट पनि त्यस्तै उचाइको अपेक्षा गर्छौं र हट प्रपर्टीको रूपमा रिमा गुरुङ रहँदा एक्सक्लुसिभ रूपमा रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा तपाईँले सुनिरहनु भएको गीत आजको न्यू रिलिजको पहिलो संगीतको रूपमा तपाईँहरूमा आज प्रस्तुत गर्छु सचिन सिंहको संगीतमा तिमी हाँसेको हाँस्छ संसार trouble they might. हाँसे पो हाँस संसार हाँसेर बोल्दैमा के पो जान्छ र रिमा गुरुङको यो आवाज सँगसँगै आजको न्यू रिलिजको शुरूआत गरिसकेका छौं हामीले हट प्रपर्टीको रूपमा यो चैत महिनाभरि रिमा गुरुङ रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा हुनुहुन्छ यो गीत यहाँले एक्सक्लुसिभ रूपमा सुन्न सक्नुहुनेछ मात्र तपाईँको आफ्नै रेडियो रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यस्तै हटसटको कुरा गरौं यो चैत महिनाभरि नवगायक विश्व नेपाली रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा हटसटको रूपमा रहेका छन् चर्चित संगीतकार आनन्द राईको एकल संगीतमा विश्व नेपालीको आल्बममा आठवटा गीतहरू समावेश गरिनेछन् दार्जीलिङका केही स्थापित कवि गीतकार र नेपालका केही स्थापित कवि गीतकारका गीतहरू आल्बमभित्र समावेश हुने विश्व नेपालीले हामीलाई जानकारी गराएका छन् यो महिना हटसटमा रहेका गायक विश्व नेपालीको आल्बम उत्कृष्ट आल्बमको नाम उनले उत्कृष्ट राखेका छन् शब्द संगीत र गायकीको उत्कृष्ट संयोजन उनले नाम दिएका छन् हेरौं विश्व नेपालीको नेपाली सांगीतिक क्षेत्रको डेब्यू यात्रा कस्तो हुन्छ तर हामी अपेक्षा गर्छौं यो गीतलाई नेपाली संगीतका श्रोताले गीत संगीत मन पराउने श्रोताले निकै मन पराउनु हुनेछ विश्व नेपालीको आवाज तपाईँहरूमा प्रस्तुत गर्छौं आनन्द राईको शब्दमा संगीतमा सबैलाई जित्ने सबैलाई जितने हो ईश्वर पनि आजा एक्लै सबैलाई जित्ने हो ईश्वर पनि आज छ होस थिएन तिम्रा छली मुस्कानमा विश्वास लेस थिएन तिम्रा कपट आँसुहरूमा अभिनयको होस थिएन ढुङ्गी बन्यो तिमी आफै मलाई जिति छाड्यो नयाँ बाटो रोजी रोजी तिमीले बाजी मार्यो नयाँ बाटो रोजी रोजी तिमीले बाजी मार्यो सबै देखने हो त्यो घाम पनि आज छैक्लै बिगले शोभा से थिएन देखावटी त्यो व्यवहार यथार्थ को थिएन थे तिम्रो मिठो त्यो बोलीमा सत्यताको वासै थिएन देखावटी यो व्यवहारमा यथार्थको आशय थिएन तिम्रा के शब्द जामा मलाई फसाइ छाड्यो मायाको त्यो डोरी चुडाई तिमी एक्लै पारि सबैले पुज्ने हो त्यो जुन पनि आज छ तिम्रो प्रेममा Stay tuned to Kantipur FM. Oh. यस्तै सानातिना बिमारीले यिनीहरूको धेरै पढाइ छुटिसक्यो डाक्टर साहब कस्ता बिमारी भन्नुभएको कहिले पेट दुख्ने कहिले खोकी कहिले छाला त कहिले आँखामा इन्फेक्सन यी सब बिमारीको जड हो किटाणु किटाणु छालामा रहे स्किन इन्फेक्सन अनि शरीरभित्र छिरे खोकी डायरिया आदि समस्या हुन्छ सुरक्षा एउटै छ नयाँ लाइफ बोय नयाँ लाइफ बोयले पुरै दस इन्फेक्सन वाला किटाणुबाट बचाउँछ नुहाउनु ताकि डाक्टरकोमा जानु नपर्यो दस इन्फेक्शन वाला कीटाणु एक सुरक्षा नया लाइफ पॉइंट कांतिपुर स्वर्णपुर योजना एक किलो सुन म त सुनको मन्दिर बनाउँछु ठुलो व्यापार सुरु गर्छु गहनै गहना बनाउँछु गाडी किन्छु म त चक्लेटको फ्याक्ट्री किन्छु त्यो त एकजनाले मात्र पाउँछ नि त्यो एकजना हामी पनि हुन सक्छौ त्यति मात्र होइन चार महिनासम्म लकी ड्र मार्फत प्रत्येक महिना एक जनालाई दस तला सुन सोह्र सातासम्म लकी ड्र मार्फत प्रत्येक साता एक जनालाई एक लाख नगद अनि स्क्रच कार्ड मार्फत दुईवटा सिएफएल बल्ब पक्का साथै एलसिडी टिभी मोबाइल फोन सोलर लाइटिङ सिस्टम जस्ता थुप्रै आकर्षक पुरस्कारहरू जित्ने मौका साथै कान्तिपुरको ग्राहक बन्ने सबैलाई सिद्धार्थ ब्याङ्कमा रु एक सय रहेको खाता निशुल्क र एनसेल वा एनटिसी को रु दुई सय पर्ने रिचार्ज कुपन निशुल्क उपलब्ध गराइनेछ लाभनुहुन्छ जति चाँडै धेरै कान्तिपुर स्वर्णपुर योजना कान्तिपुर सुनै बराबर दादुरा रुबेला खोप लगाउने बारे जरुरी सूचना यही फागुन चौधबाट नौ महिनादेखि पन्ध्र वर्षसम्मका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाइँदैछ त्यसैले आफ्ना बाल बालिकालाई नजिकैको खोप केन्द्रमा लगेर दादुरा रुबेला खोप लगाउनु हुन अनुरोध छ खोप अभियान चरणबद्ध रूपमा हुने भएकाले आफ्नो वडामा खोप कार्यक्रम सञ्चालन हुने मिति समय र खोपका बारेमा नजिकैको स्वास्थ्य केन्द्र वा महिला स्वास्थ्य स्वयंसेविकासँग विस्तृत जानकारी लिन सक्नुहुनेछ हाललाई यो अभियान सुदूरपश्चिमाञ्चलका सबै नौ जिल्लाहरू र बाँके बर्दिया सुर्खेत रोल्पा प्युठान र दाङमा सञ्चालन हुँदैछ याद राख्नुहोस् पहिल्यै खोप लगाइसकेका बालबालिकाले पनि यस अभियानमा अनिवार्य खोप लगाउने पर्छ थप खोपको मात्राले बालबालिकालाई दादुरा र रुबेला रोगबाट सुरक्षा प्रदान गर्दछ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र लाग्यो casa, moça! Casa! Casa! Casa, moça! Moça! Hmm, मुसा पेटमा पो रहेछ स्न्याक्स यमी उपाय सुना नोर सुप्स हन्ड्रेड पर्सेन्ट रियल भेजिटेबल्सको साथ र नो एडेड प्रिजर्भेटिभ पुरा फ्यामिलीको लागि अनि यति हेल्दी कि मम्मी बनी खुशी नयाँ नोर सुप्स Stay tuned to Kantipur FM. हजुर हामी रेडियो कान्तिपुर रेडियो राष्ट्रको भन्छौँ तपाईँ पनि त्यसरी नै माया गर्नुहुन्छ नाइन्टी सिक्स पोइन्ट वान वान वान पोइन्ट एट मेगा हेर्ज अनि रेडियो कान्तिपुर डट कममा भरि अनि संसारैभरि तपाईँ सुन्न सक्नुहुन्छ न्यू रिलिजको साथमा आज म भूपेन्द्र सु सहकर्मी देवसँगै साताभरि प्राप्त भएका नयाँ नयाँ गीत सङ्गीतहरू तपाईँहरूमा आज प्रस्तुत गरिरहेको छु यति बेला मेरो हातमा एउटा एल्बम छ आठै आना अनुपम दुई अनुपम भाग दुई आठै आना एल्बमको नाम राखिएको छ यो भित्र सबै गजलहरू समावेश गरिएका छन् यो आल्बममा जम्मा जम्मी तपाईँले आठवटा गजलहरू प्राप्त गर्न सक्नुहुन्छ अनुपम म्युजिक पोखराले यसलाई बजारमा ल्याएको छ अनुराग अधिकारी दुर्गाबहादुर शाह बाबा कल्पना श्रेष्ठ मुन्नी शाही हरिदेवी कोइराला तीर्थमान अथाह सागर नगेन्द्र प्रसाद पौडेल होमनाथ पौडेल विवेकका शेर संरचनामा महेश खड्का गैरे सुरेश बीबी अनुरागी हरिहर खनिया किरण कणेल त्यस्तै सन्तोष रुचाल विनोद बानिया अनि राई नवीनका संगीतहरू तपाईँले यो एल्बमभित्र प्राप्त गर्न सक्नुहुन्छ र आवाजमा पनि विविधता छ राजेश पाल राई जगदीश समाल अन्जु पन्थ शिव परियार दीपक लिम्बू सन्तोष रुचाल दुर्गा परियार अनि निशा देसारको आवाज तपाईँले प्राप्त गर्न सक्नुहुन्छ एल्बमको पहिलो ट्र्याक तपाईँलाई सुनाउँछु आज यसमा अनुराग अधिकारीको शब्द छ महेश खड्काको संगीत छ राजेश पाल राईको आवाज छ नानीको चञ्चले बानीले बिगार्यो बानीले भन्दा नि जवानीले बिगार्यो शेरहरू छन् स्वीकार्नुहोस् न्यू रिलिजमा राजेश पायल राईको आवाजमा यो गजल मात्र तपाईँका निम्ति चल्छ तिम्रै चर्चा चल्छ चर्चा चल बिगाऱ्यो 分别。 tuned into 96.1 Gantipur FM. Number one on your radio. Always number one. संसारमा चुलबुल साथी नाच्यो गप्पा गप्पै रमाइलोमा मन खुसीले हाँस्यो गप्पा गप्पा गप सेन्चुरी गप छ यस्तो खाइरहु जस्तो दुगडको उत्कृष्ट उत्पादन देशको उन्नतिको लागि सबैभन्दा पहिले चाहिन्छ सुरक्षा सुरक्षा यी कलिला हाँसो बचाइराख्न आशिष दिने यी हातलाई साथ दिने भोलिको जिम्मेवारी बोक्ने काँधलाई बलियो जब हरेक घर निर्माणहरू सुरक्षित हुन्छन् तब मात्रै यी कुराहरू सम्भव हुन्छ र मजबुत निर्माण सुरक्षाको लागि चाहिन्छ अम्बु स्टिल्स एउटा इमान्दार फलानी सर अम्बु स्टिल्स विशेष सुविधा सहित दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस वसुन्धरा अन्तर्राष्ट्रिय स्तरको स्वस्थ कारखाना पारिवारिक जमघटको लागि पूर्ण फाइन डाइन रेस्टुरेन्ट फुल्ली मल्टिमिडिया कन्फरेन्स हल ककटेल एन्ड ब्याङ्केट बार पन्ध्र सय क्षमताको फुल्ली एयर कन्डिसन पार्टी हल किड्स प्ले जोन गार्डन कटेज साउन्ड एन्ड लाइटिङ सिस्टम तथा एथेस्टा पार्किङको व्यवस्था आउटडोर क्याटरिङ र फ्री होम डेलिभरी सहित डियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस वसुन्धरा काठमाडौँ feast. 100%. Shuddha masala. Papa, ghar ghar ma swadisht khana. Ooh. Feast. Meat masala. Chicken masala. Rock masala. Shodhi group ko naya soga. Station 1. Station. Station. Station 1. 96.1 Cantipur FM. हजुर यो व्यापारिक विश्रामपछि पनि तपाईँलाई फेरि स्वागत छ न्यु रिलिजमा रेडियो कान्तिपुर रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ तपाईँ तपाईँको साथमा म भूपेन्द्र छु सहकर्मी रोशनदेवसँगै साताभरि प्राप्त भएका नेपाली आधुनिक तथा पप गीत संगीतहरू तपाईँहरूमा आज हामीले रिलिज गरिरहेका छौं तपाईँलाई यो लाग्न सक्छ गीत संगीत गाउँदैमा सबै गीतहरू राम्रा हुन्छन् भन्ने पनि होइन रेडियो स्टेशनसम्म आउँदैमा ती गीतहरू रिलिज गर्न लायक हुन्छन् पनि भन्ने होइन न्यु रिलिजमा जब गीत संगीतहरू रिलिज हुँदैनन् तपाईँलाई महसुस हुन्छ पक्कै पनि ती गीतहरू रिलिज गर्न लायक थिएनन् सेन्सर बोर्ड छैन अहिले तर पनि तपाईँ यति सम्झनुहोस् रेडियो कान्तिपुर रेडियो राष्ट्रको यो कार्यक्रम मार्फत जब गीतहरू रिलिज हुन्छन् तपाईँलाई सुन्न लायक हुन्छन् तपाईँहरूमा प्रस्तुत गर्न लायक हुन्छन् गायक कलाकारले गीतकार संगीतकारले गायक गायिकाले त्यो कुरा सोचिदिनु भयो भने महसुस गरिदिनु भयो भने पक्कै पनि हामी तपाईँहरूप्रति आभारी हुन्छौँ र राम्रा गीत संगीत ल्याउनका निम्ति यो कार्यक्रमले तपाईँलाई प्रोत्साहित पनि गर्छ यति बेला म तपाईँलाई रविन भण्डारीको आवाज सुनाउँछु रविन नवीन भण्डारीको एल्बम मनै नहो रिलिज भइरहेको छ यो एल्बमभित्र सातवटा गीतहरू समावेश गरिएका छन् सबै गीतमा संगीतकार न्यू बजारेको एकल संगीत रहेको छ भने विभिन्न गीतकारहरू हुनुहुन्छ दुर्गलाल श्रेष्ठ विनोद रोका करूण थापा सुमन खरेल का शब्दहरू रहेका छन् धेरै गीतमा श्रेष्ठ श्रेष्ठका शब्दहरू तपाईँले पाउन सक्नुहुन्छ डोरेमी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएका यी गीतहरूको यो क्रमबाट तपाईँलाई म मृगका झैं बोलको गीत सुनाउँछु यो गीतमा शब्द रहेको छ विनोद रोकाको भने यसमा संगीत एउटा मात्रै संगीत कर्णदासको रहेको छ कर्णदासको संगीतमा विनोद रोकाको शब्दमा तपाईँलाई सुनाउँछु रविन भण्डारीको यो आवाज मृगका झैं मैले जस्तै तिमीले पनि सपना देख्यौ गएका थियौँ बिरानो ठाउँ थियो हामी दुबै टाढाका थियौँ बिरानो ठाउँ थियो तिम्रो काख मेरो लागि सिरानी बनेको थियो सिरानी बने को संगीत रहेको थियो विनोद रोकाका शब्द रहेका थिए रविन भण्डारीको एल्बम मनै नहोबाट यो गीत तपाईँलाई सुनाइसकेपछि न्यू रिलिजमा फेरि अर्को गीत तपाईँलाई सुनाउँछौ जाने भए तिमी जाऊ बोलको गीत छ जेम्स श्रेष्ठको शब्द संगीत र आवाजमा रहेको गीत न्यू रिलिजमा नवगायक जेम्स श्रेष्ठको आवाजमा यो गीत मात्र तपाईँका निम्ति भन्ने कुरा सत्य हो धोका दिनेले जित्छ धोका यो गेम हो देख्ने किन संसारमा परेपछि फुट्छ मन तपेर हुन्छ आँखाबाट आँसु बग्दैछ मन नसकेर आफ्नो ज्यान समेत दिन्छ मेरो जीवनमा

jamming, slamming and jamming, continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. उत्कृष्ट सिटी चिया वेलकम सिया हर पल रिफ्रेशिंग नेपाली चलचित्रको सम्मानका लागि रेडियो कान्तिपुर प्रस्तुत गर्दछ स्टार अन द रेड कार्पेट नायक मुकेश आचार्य नमस्कार म मुकेश आचार्य म रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यो चैत्र महिनाभरि स्टार अन द रेड कार्पेटमा रहनेछु आधी दशक लामो मेरो अभिनय यात्राको क्रममा यसपटक मद्वारा अभिनित आठौं चलचित्र दुलै रानी यही चैत्र सत्र गतेदेखि नेपालका विभिन्न हलहरूमा हेर्न सक्नुहुनेछ मेरो तथा यो चलचित्रको बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने रेडियो कान्तिपुर डट कम लगन गर्नुहोला तथा रेडियो कान्तिपुर सुन्दै गर्नु राजा लिमिट जसले गर्दा बच्चाहरू राम्रो राम्रो स्कुल गएका छन् गएका छन् कसैले घर कसैले गहना लाएका छन् आएका छन् मिठो मिठो खाएका छन् न्यानो राम्रो लाएका छन् रोग व्याधि लागि हाले उपचार पाएका छन् साह्रै गजब छ यो हिमाल रेमित विदेशबाट पैसा पठाउने बित्तिकै हाता पैसा ठ्याक्कै विदेशबाट पठाएको पैसा त्यतिखेरै सुरक्षित रूपमा नेपाललाई पुर्याउँदै सम्पन्न पार्दछ जिन्दगी हाम्रो हिमाल रेमिटले Close up the impression on Radio Kantipur with your very own The Perky Pair, Supral and Sejashu every Wednesdays at 7 p.m. Only on Radio Kantipur, Radio Rashtrako. Come on. your troubles down. No need to bear the weight of your worries here. Let them all fall away. Number one on your dial, the station with a smile. 96.1 Cantipur FM. हजुर तपाईँले बिर्सनु भएको छैन वान वान पोइन्ट एट मेगा अनि रेडियो कान्तिपुर डट कम पनि भरि अनि संसारैभरि तपाईँ सुन्न सक्नुहुन्छ साताभरिका नयाँ नयाँ गीत सङ्गीतहरू हामीले रिलिज गरिरहेका छौँ आधुनिक तथा पप गीतहरू रोशनदेवको साथमा म भूपेन्द्र छु तपाईँसँग मैले केही गीत सङ्गीतहरू तपाईँहरूमा आज प्रस्तुत गरिसकेको छु नेपाली सङ्गीतको बजार अहिले निकै फराकिलो हुँदै गइरहेको छ व्यावसायिक रूपले अहिलेको बजार अलिकति नराम्रो रहे पनि कलाकारहरू जुझारू रूपमा लागि परेर एल्बमहरू गीत सङ्गीतहरू प्रकाशन गर्ने यो क्रम भने बढ्दो छ कसरी हुन्छ गीत सङ्गीतको उत्थानका निम्ति कलाकारहरू लागि परेका छन् तर राष्ट्रले कुन रूपमा हेरेको छ कुन रूपमा सोचेको छ यो संक्रमणकालीन अवस्थालाई राष्ट्रले कुन रूपमा भोलिका दिनमा सम्बोधन गर्छ वा गर्दैन त्यो पनि भोलिका दिनले नै पक्कै पनि बताउनेछ अमेरिकामा रहेका एकजना कलाकार गम्बु शेर्पा यति बेला नेपालमा आएका छन् र हिजो मात्रै उनी फेरि अमेरिका प्रस्थान गरिसकेका छन् आफ्नो पहिलो एल्बम एड्समी उनले थ्री जी साउन्ड मार्फत रिलिज गरेका थिए अस्तिको दिनमा यो यो आल्बमभित्र जम्मा जम्मी तपाईँले आठवटा गीतहरू प्राप्त गर्न सक्नुहुन्छ केही चलेका गीतकार र संगीतकारका शब्द पनि यो आल्बमभित्र समावेश गरिएका छन् जस्तो कि चन्द्र कुमार दोङ अनि सञ्जय बरालका शब्द संगीत यो आल्बमभित्र पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ साथमा गम्बु शेर्पाको आफ्नै शब्द अनि संगीत पनि यो भित्र तपाईँले प्राप्त गर्न सक्नुहुन्छ गम्बु शेर्पाको आल्बम एड्समीबाट तपाईँलाई आज हामी एउटा गीत सुनाउँछौ यसमा चन्द्र कुमार दोङको संगीत रहेको छ सञ्जय बरालको शब्द आजभन्दा केही गीतको बोलले भन्छ हजुर तपाईँले चन्द्रकुमार दोङको नाम लिँदा बित्तिकै सेलो शैलीका गीतहरू पक्कै पनि सम्झिनुहुन्छ चन्द्रकुमार दोङको संगीत रहेको थियो संजय बरालका शब्दमा यो आवाज गम्बु शेर्पाको थियो गम्बु शेर्पाको एल्बम इट्समीबाट यो आवाज सँगसँगै फेरि यति बेला अजित घिसिङको एल्बम तालीको कुरा गर्छु अल्फा म्युजिकले यो एल्बमलाई बजारमा ल्याएको छ यो एल्बममा जम्मा जम्मी अजित घिसिङले छवटा गीतहरू समावेश गरेका छन् अजित घिसिङ टङ्क को संगीत रहेको छ यो एल्बममा धेरै गीतमा अजित घिसिङको आफ्नै शब्द तपाईँले प्राप्त गर्न सक्नुहुनेछ भने सुमन छेत्रीको शब्दमा एउटा गीत यो एल्बमभित्र छ अजित घिसिङको एल्बम तालीबाट तपाईँलाई म सुनाउँछु अजित घिसिङको आफ्नै शब्द अनि संगीतमा टाइटल ट्र्याक ताली हो Thank you. बहादुर मर्दको छोरो ताली टाइटल ट्र्याक थियो अजित घिसिङको शब्द संगीत र आवाजमा अजित घिसिङको एल्बम तालीबाट यो गीतपछि फेरि लागौ न्यू रिलिजमा अर्को गीततर्फ यति बेला म तपाईँलाई संगीतकार राजु सिंह योगेन्द्र मणि दाहाल अनि दीप श्रेष्ठको बारेमा कुराकानी को यो प्रसङ्गलाई सुनाउँछु यात्रा टु शीर्षकको एल्बम योगेन्द्रमणि दाहालले फेरि प्रकाशन गर्दैछन् यात्रा भागेको अपार सफलतापछि गीतकार योगेन्द्रमणि दाहालको यो प्रस्तुति रहेको छ राजु सिंह फेरि संगीतकारको रूपमा यो एल्बममा दोहोरिएका छन् भने दीप श्रेष्ठलाई पनि योगेन्द्रमणि दाहालले दोहोऱ्याएका छन् यात्रा टूमा अलिकति फरक शैलीका गीत संगीतहरू समावेश गर्ने संगीतकार राजु सिंहको रहेको छ यो भनाई सँगसँगै दीप श्रेष्ठको आवाजमा रहेको एउटा गीत रेडियो कान्तिपुरको लाइब्रेरीसम्म आइपुगेको छ त एक दुईपटक यो गीत यहाँले सुनिसक्नु भएको पनि हुनसक्छ गोपाल र शैलीको संगीत संयोजनमा यात्रा टूबाट यति बेला यो प्रसङ्गपछि तपाईँलाई म दीप श्रेष्ठको आवाज सुनाउँछु बादलहरू आस ढाकी नाव दे बादल हरू हो आकाश ढाके ना बसी देने जुलहने प्रियसी को मन दुखाई न दे जुलहने प्रियसी को मन दुखाई न दे बादल हरू हो आकाश ढाकी न देऊ सपनाको भारी यो सहर बाँचेको छ बोकी सपनाको भारी आफ्नो इच्छा पुरा गर्छन् अरूलाई नै मारी आफ्नो इच्छा पुरा गर्छन् अरूलाई नै मारी जहाँ मन सल्केको छ त्यहाँ नि भाउ नजाऊ जहाँ मन सल्केको छ त्यहाँ नि भाउ नजाऊ आफू गर्जेर भए नि त्यहाँ वर्षा गरौ आफू गर्जेर भए नि त्यहाँ वर्षा गरौ बादलहरू आकाश ढाकी न हजुर बादलहरू हो आकाश ढाकी नवर्षिदेऊ यस्तै यस्तै शब्द थियो योगेन्द्र मणि दाहालका शब्द राजु सिंहको संगीतमा दीप श्रेष्ठको आवाज थियो यो गीतलाई अथवा यात्रा टूलाई नेपाली संगीत मन पराउने श्रोताले कतिको मन पराउनुहुन्छ केही समयपछि समयले पक्कै पनि बताउनेछ हामी यो यात्रा टूको सफलताको कामना गर्छौं न्यू रिलिज मार्फत र आजको न्यू रिलिजबाट लगभग हामी छुट्टिन्छौं छुट्टिने क्रममा सन्तोष लामा फेरि आफ्ना केही गीत संगीत तयार गर्ने क्रममा रहेका छन् सन्तोष लामाको स्टेजको हिट एउटा नम्बर तपाईँलाई सुनाउँछु रेडियो कान्तिपुरमा भर्खरै आइपुगेको छ त्यसो त संसार माध्यममा यो गीत कहीँ पनि छैन रेडियो कान्तिपुरमा मात्रै बच्छ रेडियो कान्तिपुरको होली स्पेसल कार्यक्रममा पनि सन्तोष लामाको आवाजमा यो गीत तपाईँले सुन्नुभएको थियो कल्याण सिंहको शब्दनी संगीतमा कान्छीले बोलको गीत सुनाउँछु र यही गीत सुनाउँदा सुनाउँदै आजको न्यू रिलिजबाट छुट्टिन्छु सहकर्मी रोशन देवलाई धेरै धेरै धन्यवाद छ अन्य कुनै कार्यक्रममा तपाईँको र मेरो भेट पक्कै पनि हुनेछ रेडियो कान्तिपुर रेडियो राष्ट्रको तपाईँको हरपलको साथी छुट्दैन त्यो हामीलाई थाहा छ सुन्दै गर्नुहोला तपाईँको दिन शुभ विदोष नमस्ते गर्छे मलाई भेट्दाखेरि नचिने चाहिँ गर्छे हे go hat my Hey!